गायिका के गर्दैछन् पप क्षेत्रका हस्तीहरूसँगको कुराकानी यो हो कार्यक्रम पप ग्यालरी रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा प्रत्येक शनिबार दिउँसो एक बजेको अर्पण खबर पछि पप ग्यालरी ग्यालरी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम pop gallery Hi, that's Namaste and welcome on this program. This is time for program Pop Gallery. Right now, control room roomबाट technically support पाइरहेको छु टेक्निसियन पार्टनर राजको अनि म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि सुन्दै हुनुहुन्छ radio Arpan radio four point five mega well आज स्याटरडे बिदा छ बिदालाई रमाइलो गर्नुपर्छ आज पनि मसँग उत्कृष्ट चारवटा नेपाली पप सङ्ग तपाईँको माझमा लिएर आएको छु भने मसँग केही इन्फर्मेसनहरू पनि रहेको छ पप सङ्गीतसँग आबद्ध रहेका इन्फर्मेसनहरू छन् तपाईँ यति बेला radio Arpan one four point five mega सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी पप ग्यालरीमा सुरुवातमा राख्छु एउटा सङ्घ गाउँबेसी मेलैमा किशन मगरको एल्बम मेलामा रहेको यो सङ्घमा म्युजिक भोकल लिरिक्स सबै किसान गुरुङको रहेको छ यति बेला भने फर्स्ट सङ्घ अगाडि राख्छु त्यसपछि भने मसँग रमाइलो रमाइलो प्रसङ्गहरू पनि छन् सोको साथमा आउनेछु खोज्दथे गाउँ बेसी मेलैमा सधैँ खोज्दथे गाउँ बेसी मेलैमा तपाईँको गाउँ बेसी मेलामा एल्बम मेलाबाट तपाईँको लागि फर्स्ट सङ्ग राखेँ प्रोग्राम पप ग्यालरीमा अब भने केही इन्फर्मेसनहरू तपाईँको माझमा राख्छु अब एउटा एकदमै नराम्रो पक्ष पनि आएको छ यहाँनिर एउटा पप ग्यालेरीमा चर्चित पप गायक सुगम पोखरेलले गीत सङ्गीतबाट सन्यास लिनुपर्ने अवस्था आएको बताएका छन् अब गीत सङ्गीतबाट अब सन्यास लिनुपर्ला जस्तो छ नामले मात्र खान नपुग्ने रहेछ सुगमले फेसबुक स्टाटसमा लेखेका छन् अब केही काम गर्न अर्को मुलुकतिर लाग्नुपर्ने अहिलेको पप संगीतका ट्रेडर्स मध्ये एक सुगमले नेपाली संगीतको बजारमा खस्किएकाले मुगलान पस्ने कुरा गरेपछि उनका पाँच दर्जनभन्दा बढी शुभचिन्तकले कमेन्ट लेख्दै उक्त स्टाटसका सम्बन्धमा जिज्ञासा जिज्ञासा व्यक्त गरेका छन् त्यसो त नेपाली गायक गायिका विदेश पलायन भइरहेको अवस्थामा कतै सुगमको घोषणा पनि त्यस्तै सङ्ख्यामा मिसिनु पूर्व आएको त होइन भनेर शङ्का गर्नेहरू पनि थुप्रै छन् यद्यपि स्टाटसको पुछारमा सुगमले यो स्टाटस एउटा आवेश मात्र भएको प्रस्ताएका पनि छन् वेल हामी पनि चाहन्छौँ सुगमको आवाज हामी सधैँ सुनिरहन पाऊँ होइन नेपाली सङ्गीतले पनि एउटा मार्केट लिन सकोस् पाइरेसीहरू बन्द होस् भन्ने हाम्रो पनि चाहना रहेको छ भने यहाँनिर अर्को एउटा एकल साँझको पनि कुरा गर्छु गायक गम्बु शेर्पा काठमाडौँमा पहिलोपटक एकल गायन कार्यक्रममा प्रस्तुत हुँदैछन् साउन्ड बाइस गते यही बिहिबार कमलादी स्थित प्रज्ञा भवनमा हुने गम्बु शेर्पा एकल साँझ ट्वेन्टी फोर्टिनमा गायक शेर्पा आफ्ना उन्नाइसवटा गीत प्रस्तुत गर्दैछन् हिमालयन शेर्पा कल्चरले आयोजना गर्ने उक्त कार्यक्रम दिउँसो दुई बजेर तीस मिनटबाट प्रारम्भ हुने जानकारी पनि दिएका छन् कार्यक्रमको सफलताको लागि हाम्रो तर्फबाट पनि धेरै धेरै धेरै शुभकामना छ गम्बु शेर्पालाई अब भने प्रोग्राम पप ग्यालेरीमा सेकेन्ड सङ्ग सुन्नुपर्ने हुन्छ सेकेन्ड सङ्ग रहेको छ रो नोर उतमाङको भोकलमा रहेको सङ्ग मायामा कुर्नुपर्ने लिरिक्स रमेश दालको रहेको छ भने कल्याण सिंहको म्युजिक अनि परिन्द्र राईले एरेन्ज गर्नुभएको यो सङ्ग रेडियो अर्पणबाट फर्स्ट टाइम बस्दैछ please keep listen it and यसपछि भने हामी सर्ट कमर्सियल ब्रेक ब्रेकतर्फ पनि लाग्छौँ radio Arpan one four point five mega छोडी कहीँ नजानु होला मायामा कुर्नु पनि धेरै गाह्रो हुन्छ लाको माया झन् प्यारो हुन्छ मायामा दिशामा तर पनि माया बढ्दो रहेछ जति टाढा भए पनि नजिक लाग्दो रहेछ टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने हुने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैँसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न प्रश्नपत्रहरूको हल गराई हरेक हप्ता जाँच लिने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क multi learning academy Khairenisar Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर चाँडी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि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 छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस स्टार चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HM dot सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक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 लाखसम्म नगद उपहारको व्यवस्था छ सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी बजार फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्सल इम्पोरियममा आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भन्दी मुस्न कहाँ किन्ने होला सुन गहना चाहिए गहना छनी हरे कृष्ण हरे राम सुनचाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक का रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको को पनि उपलब्ध सम्पर्क हरे कृष्ण हरे राम चाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी आज पनि नयाँ कपडामा मजाले झुकियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry service मैने Chitwan dry and and service service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाड़ी दीपा फोटो स्टुडियो सँगै रेडियो अर्पण एक सय चार थोप्लो पाँच megahertz okay welcome back after this short commercial break ब्रेकपछि फेरि पनि प्रोग्राम पप ग्यालरीमा उपस्थित भइसकेका छौँ म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राज पौडेलले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच सँगसँगै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु अब फेरि फर्सँग गरौँ केही कार्यक्रमहरूको बारेमा केही इभेन्टहरूको बारेमा इन्फर्म गर्छु र केही भइसकेको कार्यक्रमको बारेमा पनि जानकारी दिलाउँछु लास्ट विक चितवनको टाँडीमा पुल पार्टी भएको थियो लास्ट विक टाँडीको हम्स मनोरञ्जन केन्द्रमा सम्पन्न पुल पार्टीमा धेरैले केही बेर भए पनि गर्मी बिर्सने अवसर पाएका थिए भर्सटाइल ग्रुपको सहकार्यमा हम्स मनोरञ्जन केन्द्रले आयोजना गरेको उक्त पुल पार्टीमा ऱ्यापर मानस घले प्रस्तुत भएका थिए उनको प्रस्तुतिमा दर्शकले पूर्ण मनोरञ्जन प्राप्त गरे भने स्टेजमा गीत चलिरहँदा दर्शक स्विमिङ पुलमा उफ्रिन व्यस्त देखिन्थे त्यस्तै कोही पानीमा र कोही स्टेज छेउमा पुगेर एकरो नाचिरहेका देखिन्थे दिउँसो साढे तिन बजेदेखि राति साढे आठ बजेसम्म चलेको पार्टीमा स्थानीय पप गायकहरूका साथै डिजे जीवन तथा डिजे एरिनाको प्रस्तुति पनि निकै आकर्षण रहेको थियो यस्तै यस्तै फरक ढङ्गले प्रस्तुत हुने गर्दछ टाँडीको हंस मनोरञ्जन केन्द्र सौराचोकमा रहेको छ सौराचोकबाट केही भित्र त्यहाँ एकचोटि जानको लागि आग्रह पनि गर्छु निकै रमाइलो ठाउँ पनि बनेको छ यस्तो कार्यक्रमहरू त्यहाँ भइरहेको छ र अब डिजे जोनतर्फ पनि लागौँ आज डिजे जोनमा रन भएको छ डिजे राजु निकै नै चर्चित प्रसिद्ध डिजे हुन् अन्य डिजेहरूले डिजे राजुलाई नै फलो गर्छन् भने नेपालका स्थापित डिजे हुन् डिजे राजु उनले सन् नाइन्टिन नाइन्टी फोरतिर डिजेइङ यात्रा सुरु गरेका थिए डिजे राजुले German Belgium France Holland Denmark Portugal Spain Sweden Bharat Hong Kong तथा बेलायतमा समेत आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् उनले सन् दुई हजार बाह्रमा अस्ट्रेलिया टुर पनि गरे सन् दुई हजार एकमा आयोजित डिजे प्रतियोगिता बार अफ डिजेमा उनले पहिलो स्थान हात पारेका थिए कालिका एफएमले सन् दुई हजार दसमा आयोजना गरेको साङ्गीतिक प्रतिस्पर्धामा पनि उनको रिमिक्स एल्बमले अवार्ड जितेको थियो हिट्स एफएममा पनि उनको गीत विजेता भएको थियो सन् नाइन्टिन सेभेन्टी फोरमा काठमाडौँको न्युरेटमा जन्मिएका डिजे राजुले आनन्दकुटी विद्याश्रमबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए सन् नाइन्टिन एट्टी सेभेनमा वार चाइल्ड वा ब्यान्डमा ड्रम बजाउने क्रममा उनले नेपालको थुप्रै स्थानमा कार्यक्रम प्रस्तुत गरे ब्यान्डका साथीहरू विदेशतर्फ लागेपछि उनी स्नातक तहको अध्ययन पूरा गर्नतर्फ लागे त्यसपछि उनले वार्थ चाइल्ड ब्यान्डलाई पुनर्स्थापना गरे डिजे राजुले सन् नाइन्टिन नाइन्टी टूमा टेकुमा ग्राफिटी नामक बार एन्ड रेस्टुरा खोले जहाँ उनी विभिन्न ब्यान्डलाई पर्फर्म गर्ने अवसर दिन्थे उक्त बार सन् नाइन्टिन नाइन्टी सिक्समा बन्द भएपछि डिजे राजु विदा मनाउन युरोप हिँडे केही समयपछि काठमाडौँ फर्केर फेरि डिजाइन गर्ने गर्न थाले त्यसपछि उनले क्लब डाइनेस्टीमा काम गरे मिस नेपाल प्रतियोगिताका लागि म्युजिक कोरियोग्राफरका रूपमा काम गरिसकेका डिजे राजुले ह्याट रिजेन्सी रक्स बारमा पनि काम गरे उनी अहिले बुम इन्टरनेसनलमा डिजे सम्बन्धी तालिम पनि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 भएको छ नेसनल भोइसमा प्रथम हुनेलाई एकल एल्बम दुईवटा चलचित्रमा गीत गाउने अवसर एक वर्ष संगीत प्रशिक्षण त्यस्तै दोस्रो हुनेलाई दुईवटा गीत रेकर्डिङ र छ महिना संगीत प्रशिक्षण तथा तेस्रो हुनेलाई तीन महिना संगीत प्रशिक्षण प्रदान गरिने बताएको छ वरिष्ठ संगीत गुरू एवं संगीतकार गुरुदेव कामत तथा संगीतकार विकास चौधरी निर्णायक रहने नेसनल भोइसमा अन्य निर्णायक पनि हुनेछन् नेसनल भोइसका लागि साउन्ड मसान्तसम्म फर्म भर्न सकिनेछ अनि अडिसन भदौको पहिलो हप्ताभित्र प्रारम्भ हुने जानकारी भएको छ त्यसै गरी यहाँनिर कोही सिङ्गरहरू चाहिँ विदेश फ्लाइन हुने सोच बनाउँदैछन् भने कहिले चाहिँ नेपालमै रहेर पनि केही ठाउँहरूमा चाहिँ सहयोग गर्ने क्रम रहिरहेको छ त्यस्तै गरी रेखा शाहले पनि त्यस्तै सहयोग गरेकी छिन् सिमसिमे पानीमा रिमेक भर्सनकी गीत गाएकी रेखा शाहले आफ्नै नामको फाउन्डेसन स्थापना गर्दै सामुदायिक विद्यालयका बिसजना छात्रको एक वर्षको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने घोषणा गरेकी छिन् काठमाडौँमा आयोजित एक समारोहमा रेखा शाह फाउन्डेसनको औपचारिक उद्घाटन गर्दै गायिका शाहले कन्या मन्दिर उच्च मावि क्षेत्रपाठी तथा कान्तिश्वरी राज्यलक्ष्मी राज्यलक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत बीसजना गरिब तथा जेहेन्दार छात्रालाई एक वर्षको सम्पूर्ण शैक्षिक खर्च बाबत एक लाख तीस हजार दुई सय दस रुपियाँ तथा बालबालिकाको शिक्षाको सहयोग पुर्याउँदै आएको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कलाई एघार हजार एक सय एघार रुपियाँ हस्तान्तरण गरेकी हुन् यस्तै मन भएको मान्छेहरू पनि धेरै छन् नेपालमा कोही टिक्न नसकेर विदेश जाने सोच बनाएका पनि छन् वेल फ्रेन्ड जे होस् म्युजिकबाट तपाईँले केही रमाइलो लिइराख्नु भएको छ अनि लिनुहुनेछ भन्ने प्रायको साथमा भने कार्यक्रमबाट टाटा बाइबे गर्नुपर्छ भनेर राजको इसारा पाएको छु लास्टमा रहेको एउटा सङ्घ त तपाईँको लागि प्लेआउट नै गर्छु जुन किरी अराज केशव अनि प्रश्न साकेको भोकलमा रहेको यो song album the strange stranger अराजमा रहेको यो सङ्घ तपाईँको माझमा प्लेआउट गर्दै radio Arpan one four point five mega हर्जलाई सुनेर साथ दिनुहुने W W W dot radio Arpan dot com dot NP live login गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद व्यक्त गर्दै मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राजप्रति आभार व्यक्त गर्दै radio Arpan one four point five megahertz presents programme pop ग्यालरीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ बिदा हुन्छु हस्त नमस्ते हेभ अ ग्रेट टाइम ನನ್ನ ಕಾಲಾಗಿಸುನು ಅದುರ तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर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 एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि attitude multi learning academy Ratnanagar एक राहत चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर मेरो सानो संसार भयो आज पुरा भारतको एवं नेपालको number one brand slick kitchen घरमा आएपछि काम पनि हुनेछ रमाइलो पानीले नबिग्रने तथा आफूले चाहे अनुसार आठ सय भन्दा बढी प्रकारका सटस मध्ये छान्न सकिनेछ लाइफ टाइम ग्यारेन्टी सहितको गुणस्तरीय कम्पोनेन्ट जडान गरी बनाइने स्लिक किचन लिन आजै जाउँ चितवन किचन कन्सेप्ट सही चोक नारायणगढ गणेश हल अगाडि फोन पाँच दुई दुई सात नौ तिन अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ